बिछा त्यो दयन तिम्रो दुःखले तडपिन्दा आँसुले त्यो नयन तिम्रो दुःखले तडपिन्दा हृदय पोल्छ एक क्लासमा तिम्रो क्षितिजको किनारमा आँसुले बिछ त्यो नयाँ तिम्रो सुस्केर हल्दै त्यो नयन पुज्दै लम्कन्छौ कहाँसम्म फर्केर हेर कलवरी डाँडा यसोले बोलाउँछन् आउने बोलाउँछन् असले बिछ त्यो नयाँ तिम्रो पछाडि प्राण दिए उनले बचाउन तिमीलाई त्यो नयाँ तिम्रो दोकाले सगर हृदय खोली यसुलाई अप्नाउन शान्तिको खोलो बग्ने छन् त्यो दुखी हृदयमा त्यो दुखी हृदयमा दुखी हृदयमा त्यो दुखी हृदयमा आँसुले बिचा त्यो नयाँ तिम्रो दुःखले तडपिन्दा हृदय पोल्छ एक लासमा तिम्रो क्षितिजको नरमा, आसुनि पिछा त्यो नयन तिम्रो